नबनाउनु आशा छ राख्न छु जुन चाहेको होइन मैले तर मागेको छैन चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्धु जुन तराकै पाए नि छाना तिमी नै हौ जीवन नबनाउनु आशा छु जुन चाहेको होइन मैले तारा मागेको छैन चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्दुर चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्दुर देखियोस् कि मेरा इनाम देखियोस् नबनाउनु आशा छ राख्न छु जुन चाहेको होइन मैले तारा मागेको छैन चाहे केवल जिन्दगीमा बनाउन तिमीलाई सिन्दु तिम्रो सिउँदो हातले लेखियोस् ती सिउँदोमा मेरा इनाम देखियोस् नबनाउनु आशा छ राख्नछु जुन चाहेको होइन मैले छैन चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्धु चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्धु आशामा परानी अल्झियो नबनाउनु आशा राख्न छु जुन चाहेको होइन मैले तर मागेको छैन चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्दु एउटै आशा मन भरि बल्झियो के आशामा परानी अल्झियो नबनाउनु आशा चक्न छु जुन चाहेको होइन मैले मागे मागेको छैन चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्दु चाहे केवल जिन्दगीमा लाउन तिमीलाई सिन्दु